हजुर तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्सको तरङ्गमा रहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छौँ हामी कार्यक्रम भिजन भेटको समय सुरु भइसकेको छ आज पनि तपाईँहरूमाझ कार्यक्रम भिजन भेटमा बिल्कुलै रूपमा नयाँ सामग्री लिएर हामी उपस्थित भइसकेका छौँ कला र साहित्यसँग सम्बन्धित कार्यक्रम भिजन भेटभित्र रहेर हामी विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्नेछौँ आजको बसाइमा हामीसँग एकजना विशेष व्यक्ति हुनुहुन्छ विशेष व्यक्ति भन्ने बित्तिकै तपाईँलाई पनि खुल्दुली हुनसक्छ एकजना कलाकार कलाकार हुनुहुन्छ साहित्यकार हुनुहुन्छ भर्खरै मात्र साहित्यमा प्रवेश गर्नुभएको छ तपाईँले हिजोका दिनमा पक्कै पनि पर्दामा देख्नुभएको व्यक्तिलाई तपाईँले आज सुन्न सक्नुहुनेछ कार्यक्रम भिजन भेटमा सोभिता सिमखडासँग आज हामी कुराकानी गर्नेछौँ एकजना कलाकार हुनुहुन्छ राम्रो प्रतिभाको धनी हुनुहुन्छ उहाँ सोभिता सिमखडा उहाँको जन्म धादिङ जिल्लामा भएको हो त्यसै गरी बुबा दिनेश खतिवडा दिनेश सिमखडा र आमा टिकादेवी सिमखडा हुनुहुन्छ साहित्य र कला दुवैले भरिपूर्ण हुनुहुन्छ सोभिता सिमखडा पूर्वमा आउनुभएको छ एउटा भर्खरै मात्र वरङ्गना उपन्यास बजारमा ल्याउने तर्खरमा हुनुहुन्छ या भनौँ ल्याइसक्नु भएको छ यसकै चर्चा परिचर्चाको लागि पूर्वाञ्चलमा प्रवेश गर्नुभएको छ यो मौ यो मौकालाई हामीले छपक्क छोपेका छौँ र उहाँलाई आज स्टुडियोमै निम्ति आएका छौँ उहाँसँग आज हामी कुराकानी गर्नेछौँ थप वरङ्गनाको विषयमा कुराकानी गर्नेछौँ अनि उहाँका कलाकारिताको विषयमा कुरा गर्ने कुराकानी गर्नेछौँ र साहित्यिक कुराकानी गर्नेछौँ सोभिता सिमखडाज्यू तपाईँलाई स्वागत छ कार्यक्रममा हस् धन्यवाद रेडियो सुनेर भएका सम्पूर्ण श्रोतामा मेरो नमस्कार मैले थोरै अगाडि त जोडेँ सोभिता सिमखडाले वरङ्गना उपन्यास वरङ्गना उपन्यास निकाल्नु भएको छ है यसकै थप चर्चा परिचर्चाको लागि पूर्वाञ्चल आउनु भएको छ है थोरै जानकारी गराइदिनुहोस् न हाम्रा श्रोताहरूलाई यो वरङ्गना कस्तो उपन्यास हो है अझ तपाईँहरूको यो पूर्वाञ्चलको यात्रा अन्य केमा रिलेटिभ रहेको छ हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न गएको असोज पाँच गते यसको विमोचन भएको वरङ्गनाको त्यस पछाडि हामी आज चार दिन अगाडि पूर्वाञ्चलमा निस्केका हौँ र झापाको सम्पूर्ण क्षेत्रहरूमा हामीले विभिन्न व्यक्तिहरूसँग भेटघाट र अन्तर्क्रिया गऱ्यौँ र विभिन्न रेडियोहरूमा हामी कुराकानी गऱ्यौँ त्यस पछाडि हामी इलाम गएर अहिले फेरि झापामा फेरि फर्केका छौँ इलाममा नि असाध्यै राम्रो रह्यो धेरैतिर आफ्नो यो वरङ्गनाको चर्चा परिचर्चाको सिलसिलामा हिँडिरहनु भएको छ अनि आफूलाई ज जसले देखिरहनु भएको थियो हिजोका दिनमा तपाईँलाई रुचाउने जो जो पाठकहरू हुनुहुन्थ्यो जो जो दर्शकहरू हुनुहुन्थ्यो उहाँहरूको निमित्त झन् एउटा यो ठुलो कोसेली पनि हो है अब हिजोका दिनमा कलाकारिता क्षेत्रतिर प्रवेश गर्नुभएको छ है धेरै फिल्महरू पनि खेल्नु भएको छ कतिपय फिल्महरू हाम्रा नयाँ श्रोताहरू तपाईँहरूलाई थाहा नहुन सक्छ सविता सिमखडाले खेल्नुभएका फिल्महरूको बारेमा पनि थोरै जानकारी गराइदिनुहोस् न आहा उहाँ पो हुनुहुँदो रहेछ त भन्ने एउटा सुनेर पनि श्रोताहरूलाई थाहा होस् मैले पहिला टेलिभिजन एनटिभीमा काम गर्थेँ नेपाल टेलिभिजनमा काम गर्दा नमस्ते कलिउड भन्ने प्रोग्राम चलाउँथेँ फिल्मको प्रोग्राम त्यस त्यही प्रोग्राम गर्दा गर्दै मैले फिल्ममा काम गर्न सुरु गरेँ मेरो पहिलो फिल्म सन्देश त्यस पछाडि गङ्गाजल कसम मारिनी मायाले मार्यो आफ्नै मनलाई सोधिएर लगायतको एक दर्जन फिल्महरूमा काम गरेँ त्यस त्यस त्योभन्दा अगाडि केही म्युजिक भिडियोहरूमा नि काम गरेको थिएँ फिल्म पछि केही ग्याप गरेर लेखनमा लेखन सुरु गरेको यो बडा अचम्मको पनि कुरा छ कि एउटा कलाकार एउटा चाहिँ राम्रो नायिका तपाईँ जो जो नेपालीहरूले एउटा राम्रो नायिकाको रूपमा चिन्नु भएको थियो नायिकाहरू अझ कलाकारहरू साहित्य क्षेत्रमा प्रवेश गर्नु भनेको त यो अलिकति अनौठो जस्तो पनि सुन्न जाँदो रहेछ क्या है अब यो साहित्यतिर कसरी प्रवेश यो साहित्यप्रतिको रुचि कताबाट ढल्कियो कतापट्टि कुन तरिकाले चाहिँ साहित्यमा प्रवेश गर्नुभयो यो विषयमा पनि थोरै जानकारी गराइदिनुहोस् न मेरो कर्म जे भए पनि इच्छा सबभन्दा ठुलो कुरा हुन्छ होइन मलाई पुस्तकहरू पढ्न एकदमै रमाइलो लाग्थ्यो विभिन्न साहित्यहरू पढ्दाखेरि एकदमै रमाउँथेँ त्यसमा हराउँथेँ त्यो त्यो चिजले मलाई पहिलादेखि नै छोइरहेको थियो काहीँ कतै मेरो दिमाग मनमा बसिरहेको थियो म लेख्न सक्छु लेख्छु भनेर मैले फोममा काम गर्दा गर्दै त्यो टाइममा ठ्याक्कै सुरु गर्न सकिनँ बिजी भएँ अथवा मनलाई त्यतातिर डाइभर्ट गर्न सकिनँ त्यस पछाडि फोम पछाडि चाहिँ अब लेख्नुपर्छ मैले भन्ने सोच आएर लेख्न सुरु गरेको हो अब जस्तो के पनि छ भने हिजोका दिनमा सविता सिमखडाले धेरै फिल्महरू खेल्नुभयो धेरै चलचित्रमा अभिनय गर्नुभयो है पछिल्लो समयमा सविता सिमखडाका नयाँ फिल्महरू हेर्न पाएका छैनन् हाम्रा दर्शकहरूले है अब यो सँगसँगै साहित्यमा प्रवेश गर्नुभएको छ अब यो साहित्य र कलाकारिताको डिस्टेन्सलाई तपाईँले कसरी हेर्नु भएको छ है अब फिल्म खेल्नुभयो अब साहित्यमा प्रवेश गर्नुभयो सविताले चाहिँ अब फिल्म पनि छोड्ने हो कि साहित्यतिर लागेर फेरि साहित्य पनि छोड्ने हो कि एउटा तनाविलो अवस्था पनि हुनसक्छ के भन्न चाहनुहुन्छ मलाई सकेसम्म दुई दुवै चिजलाई सँगसँगै लाने मेरो सोच छ समय मिलेसम्म र दिमागले भ्याएसम्म तर फिल्ममा काम गर्दा चाहिँ अब अलिकति फरक खालको फिल्म भयो भने मात्रै काम गर्छु भन्ने सोच छ अलिकति आर्टिस्टिक टाइपको अथवा अलिकति खोज अनुसन्धान गरेर बनाइएको फिल्म काम गर्नु त्यस्तो खालको फिल्ममा काम गर्नु मन छ र साहित्य क्षेत्रमा यो पुस्तकबाट जुन प्रतिक्रिया आइरहेको छ त्यसले त मलाई लेखन लेख्नको लागि प्रेरणा दिइरहेको छ भनौँ प्रेरित गरिरहेको छ त्यसकारण दुवै चिजलाई चाहिँ सँगसँगै लैजाने विचार छ मेरो पक्कै पनि एउटा राम्रो खुसीको कुरा गर्नुभयो अब हाम्रो यसरी भेट हुनु र यसरी कुराकानी गर्नुको मुख्य कारक तत्त्व भनेको वरङ्गना है वरङ्गना हामीले यसरी अब आशा हातमा लिएका छौँ सम्पूर्ण पाठकहरूले भोलिका दिनमा हेर्नुहुनेछ पूर्वाञ्चलमा आएर यसरी चर्चा परिचर्चा गरिरहँदा पक्कै पाठकहरूले वरङ्गना हेर्नुहुनेछ र हामी पनि हेर्नुहुन आग्रह गर्न चाहन्छौँ है अब यो मिडिया मार्फत यसरी कुराकानी गरिरहँदा भिजन भेटमा रेडियो भिजनको लोकप्रिय कार्यक्रम भिजन भेटमा कुराकानी गरिरहँदा वरङ्गनाभित्र चाहिँ के छ होरङ्गनाभित्र धेरै चिज छ प्रेम छ त्यसमा प्रेम छ विवाह छ यौन छ बालपनको चञ्चलता छ आफ्नो इच्छा आकाङ्क्षा छ जीवनमा आउने हाम्रो जति पनि कुराहरू छ सबै कुराहरू छ होरङ्गनामा अब जस्तो तपाईँ ओसोमा पनि आबद्ध हुनुहुन्छ हामीले भर्खरै मात्र या भनौँ तपाईँसँग भेट भएपछि मैले थाहा पाएँ है अब यो ओसोभित्र पनि अब अन्य कल्चरहरूभन्दा थोरै डिफ्रेन्स हामीले पढेका छौँ बुझेका छौँ मायामा त्यसै गरी यौनमा अनि दैनिक दिनचर्याहरूमा थोरै फरकपनको महसुस हामीले पढेका छौँ है कस्तो हो यो ओसो यो विषयमा पनि थोरै जानकारी गराइदिनुहोस् न ओसो भन्ने चाहिँ यस्तो हो शब्दमा दुई शब्द मैले भनेर सकिँदै सकिँदैन होइन महासागर हो उहाँका साहित्यहरू विभिन्न साहित्यको सात हजारवटा साहित्य निस्किएको छ सात हजारवटा टपिक्समा त्यस मैले सानो शब्दमा भन्नु पर्दा चाहिँ जीवन जिउन सिकाउने यो एउटा कला हो जीवनलाई अगाडि बढाउने बढाउनको लागि फरक ढङ्गबाट हेर्न सिकाउने एउटा आँखा हो भन्छु म ठिक छ अब एउटा लेखकलाई एउटा सर्जकलाई साहित्य सिर्जना त गरिन्छ यी समय लगाइन्छ लगाइन्छ दुई दुई वर्ष तिन वर्ष चार वर्ष जति वर्ष लगाएर एउटा साहित्य सिर्जना गरिन्छ अब गरिसकेपछि हामीले कृति निकाल्ने अनि बजारमा पुर्याउनको लागि सबैभन्दा ठुलो हात रहन्छ त्यहाँ है अब हामीलाई जसरी अब बुलबुल पब्लिकेसनले बजारमा ल्याउन सहयोग गर्यो है अब तपाईँले यसरी कृति लेखिरहँदा अब यो बुलबुल पब्लिकेसनमै चाहिँ पुग्नुको कारण के हो अथवा अन्य पब्लिकेसनहरूबाट तपाईँले कस्तो महसुस गर्नुभयो अनि बुलबुल पब्लिकेसनमै पुगेर प्रकाशन गर्नुको कारण के हो यो विषयमा मैले लेखिसकेपछि लेख्दै थिएँ त्यस पछाडि एकजना पब्लिकेसनसँग आबद्ध एकजना व्यक्तिहरू हुनुहुन्थ्यो उहाँले चाहिँ बुलबुल पब्लिकेसनबाट गराउन भनेर कुरा गर्नुभयो हुन्छ एकचोटि भेट एकचोटि कुरा गराउन त भनेपछि उहाँले अचुत दाईसँग भेटाउनु भयो अचुत किमिरे बुलबुलसँग जसको म ठुलो फ्यान थिएँ उहाँको आवाजहरूमा धेरै कृतिहरू सुनेको छु मैले होइन कतिपय कृतिहरू मलाई पढेर चित्त नबुझेर उहाँको आवाजमा सुनेको छु उहाँको आवाजमा सुनेर राम्रो लागेर पढेको छु उहाँको आवाज सँगसँगै धेरै आँसु बगाएको छु त्यसकारण मलाई उहाँसँग भेट्दा एउटा छुट्टै रमाइलो लाग्यो त्यस पछाडि उहाँको शोभा उहाँले गर्ने डिल र मलाई जुन चिज हाम्रो किताबसँग मेरो कृतिसँग भनौँ उहाँले जुन चिज राख्नुभयो जुन डिल राख्नुभयो त्यो चिज मलाई असाध्यै राम्रो लाग्यो त्यस पछाडि चाहिँ बुलबुलसँग गरेको हो त्यसरी चाहिँ बुलबुलसँग गयो र अरू पब्लिकेसनहरू पनि थिए होला नि होइन अरू चिजहरू थिएन तर वा अरूले गर्ने भन्दा राम्रो चाहिँ अफर भनौँ होइन उहाँले दिनुभयो त्यस कारणले मैले गरेको राम्रो भइरहेको छ आज यही सिलसिलामा बुलबुल युनिटसहित अञ्चलमा प्रवेश गर्नुभएको छ र यसकै एक किसिमको चर्चा परिचर्चा भइरहेको छ अब कहाँ कहाँ घुम्नुभयो है पूर्वाञ्चलमा पनि निश्चित ठाउँहरूमा तपाईँहरू कुदिरहनु भएको छ हिँडिरहनु भएको छ कस्तो रह्यो त पूर्वाञ्चलको यात्रा है अब इलाम पनि जानुभयो त्यसै गरी झापामै पनि विभिन्न कार्यक्रमहरूमा सरिक रहनुभयो कस्तो फिडब्याक पाउनुभयो त पाठकहरूबाट दर्शकहरूबाट श्रोताहरूबाट हजुर म पहिला पनि आएको थिएँ तर सुटिङको सिलसिलामा आएको हुनाले चाहिँ त्यो घुम्न पाएको थिएन अनि फेरि पहिला चाहिँ पर्दामा काम गर्दा कस्तो हुँदो रहेछ नि पर्दाको मान्छे पर्दामै ठिक छ प्रत्यक्ष किन भेटघाट गर्ने भन्ने जस्तो पनि लाग्दो रहेछ होइन देखिहाल्छ नि अब त्यो भेटिराख्नु के भने जस्तो त्यो अर्कै फिल हुँदो रहेछ तर अहिले चाहिँ कस्तो भयो भने अब सबैजनासँग भेट्न मन लाग्ने मान्छेहरूसँग अन्तर प्रतिक्रिया गर्न मन लाग्ने प्रतिक्रिया लिन मन लाग्ने त्यस्तो त्यस्तो हुँदो रहेछ होइन अनि त्यस सिलसिलामा पूर्वाञ्चलमा आयौँ हामी सबैजनासँग भेट भयो उहाँहरूसँग असाध्यै रमाइलो आत्मीयता फिल भयो मलाई हजुर पूर्वाञ्चलका धेरै व्यक्तिहरूसँग मैले सङ्गत नगरेको चाहिँ होइन सहकार्य गरेको थिएँ हामी फिल्म इन्डस्ट्रीमा पनि धेरै व्यक्तिहरू हुनुहुन्छ राम्रो राम्रो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूसँग काम गर्दै आएको थिएँ तर अब यहाँ यही ठाउँमा आएर यसरी घुम्दा चाहिँ यहाँको वातावरण यहाँका व्यक्तिहरूसँग यहाँको हरेक चिजहरूसँग घुलमिल भएर प्रत्यक्ष रूपमा आफू त्यसमा लाग्दा चाहिँ अलि अरू रमाइलो हुँदो रहेछ अरू मजा आइरहेको छ र फिडब्याकको असाध्यै राम्रो सकारात्मक फिडब्याक आइरहेको छ असाध्यै माया र सद्भाव देखाउनु भएको छ जसको कारणले म एकदम खुसी र ऊर्जावान भइरहेको छु ठिक छ मैले अब तपाईँबाट अर्को पनि केही कुरा <laughs> बुझ्न चाहेँ भने होइन अब यसरी एउटा सर्जकले पाठकले कृति त निकालिन्छ है एउटा पब्लिकेसनले केही डिस्काउन्ट गरेर अथवा उसकै लगानीमा आफ्नो लगानी त छँदैछ है एउटा ठुलो लगानी गरेर कृति त निकालिन्छ तर अब यसलाई व्यावसायिक रूपमा हेर्न सकिन्छ सकिँदैन के बुझ्नु भएको छ तपाईँले सबैभन्दा पहिला त लेख जब लेख्न सुरु गरेँ त्यतिखेर मैले व्यावसायिकता सोचेर लेखेको थिइनँ होइन मैले मैले यो कृतिबाट पैसा कमाउँछु अथवा योबाट यस्तो हुन्छु म यसो इस्टाब्लिस हुन्छु सर्भाइभ हुन्छु त्यस्तो केही पनि नसोचिकन सुरु गरेको हो अब लेखिरहँदा लेखिसकि सक्दा मान्छेहरूको मान्छे हो सबै चिजहरू आइहाल्छ होइन मैले लेखेको कृति मान्छेले पढिदियोस् भन्ने चाहना पनि हुन्छ व्यावसायिक रूपमा अलिकति सफल होस् भन्ने पनि हुन्छ हरेक कुराहरू त त्यो सँगसँगै जोडिएर आउँछ तर आवश्यकता असीमित हुन्छ तर सबैभन्दा ठुलो कुरा चाहिँ मैले आफ्नो आफ्नो इच्छा मेरो भावनाहरू र मेरो मनमा रहेका कुराहरू पोखेको हो फर्स्टमा त्यो चिजले कसरी मन त्यो त्यो कुरालाई कसरी लिनुहुन्छ भन्ने कुराको ठुलो महत्त्व रह्यो मेरो लागि व्यावसायिकता भनेको मैले अहिले नै मेरो पहिलो कृतिबाट भयङ्कर यस्तो हुन्छ भनेर मैले सोचेँ भने पनि त्यो त्यति राम्रो नहोला होइन म फेरि अलिक प्रेजेन्टमा बाँच्छु त्यति भविष्यको कल्पना गरेर अथवा ठुल्ठुलो सपना बुनेर त्यस्तो बाँच्ने मेरो त्यस्तो पनि छैन होइन अलिक साधारण जीवन मन पराउँछु त्यस कारणले व्यावसायिकता भन्दा पनि यो कृति पढेर दुई चारजनाको मनमा बस्न सक्यो भने दुई चारजना पाठकको मस्तिष्कलाई अलिकति हल्लाउन सक्यो भने त्यो नै मेरो लागि सफलता हुन्छ हजुर ठिक छ कुराकानी यस्तै यस्तै भन्नु वरङ्गना बजारमा ल्याउनु भएको छ धेरै धेरै शुभकामना धेरै पाठकहरूले धेरै श्रोताहरूले धेरै दर्शकहरूले मन पराइदिउन् हरेक नेपालीको हातमा वरङ्गना किताब पुग्न सफल होस् धेरैले रुचाउने शुभकामना छ र अब जाँदा जाँदै तपाईँसँग थप कुराकानी त गर्न बाँकी नै छ वरङ्गनाको विषयमा के भन्न चाहनुहुन्छ अन्तिममा वरङ्गनाको विषयमा त्यति भन्न त्यति धेरै कुराहरू मसँग छैन मैले गर्न सक्ने मैले मेहनत गरेर रिसर्च गरेर मेरो मन मस्तिष्कले भ्याएसम्म मैले भ्याए सकेसम्म मैले लेखेर राम्रो बनाउने कोसिस गरेँ अहिले सबै पाठकहरूको हातमा छ पसलमा छ जो पाठकको हातमा आइपुगेको छ उहाँहरूले पढेर प्रतिक्रिया दिनुहोला जसले पाउनु भएको छ नजिकको पसलमा किताब पसलमा पढेर कस्तो लेखेको छ भनेर हेरिदिनु होला लाग्न सक्छ नि कतिपयलाई लाग्न सक्छ यो भनेको छ तर यो भित्र मैले जति बोलिरहेको छु जति पनि पछिल्लो क्रममा आइरहेको छ त्यो कुराहरू भन्दा पनि पढ्नु भयो भने अझ साँच्चीकै नजिकबाट बुझ्नुहुनेछ मलाई र मेरो किताबलाई पनि सम्पूर्ण पाठकहरूले मन पराउनुहुनेछ र सोभिता सिङखडाको अर्को उपन्यासको पनि पर्खाइमा रहनुहुनेछ हाम्रो सम्पूर्ण श्रोताहरूले यही अपेक्षा गर्नुहुनेछ मेरो पनि आश छ र तपाईँको साहित्य लेखन यसै गरी बढ्दै जाओस् अझ फेरि साहित्यमा धेरै विधाहरू त छन् हजुर है अब उपन्यासमा तपाईँ प्रवेश गर्नुभएको छ अन्य विधातिर यसो रुचि छ कि छैन मलाई पढ्न रमाइलो लाग्छ सुन्न रमाइलो लाग्छ कथा कथा कविता गजलहरू सबै सुन्छु पढ्छु कविता कथाहरू पनि लेख्नुहुन्छ कथाहरू लेख्छु तर त्यो बाहिर लिएर आएको छैन पहिलादेखि नै लेख्ने कथाहरू चाहिँ तर त्यसलाई उस गरेको छैन बाहिर चाहिँ निकालेको छैन छ तपाईँलाई वरङ्गनाको फेरि पनि शुभकामना र कलाकारिता क्षेत्रको अझै पनि शुभकामना सविता सिमखडालाई मिडियामा अथवा पर्दामा अझै पनि हेर्न पाऊँ यो हाम्रो रहर हो इच्छा हो यो तपाईँ तपाईँको मिडियामा पर्दामा देख्ने इच्छा हाम्रो पुरा अझै पनि भएको छैन अझै पनि देख्न पाउँ शुभकामना छ र आदरणीय श्रोताहरू यतिखेर माझ कार्यक्रम भिजन भेटमा नायिका त्यसै गरी साहित्यकार सोभिता सिमखडासँग कुराकानी गरिरहेका छौँ उहाँसँग कुराकानी गरिरहँदा अर्को सस्बेनमा तपाईँलाई राखेको कुरा के छ भने उहाँकै जीवनसाथी पनि हामी सँगै हुनुहुन्छ उहाँलाई मैले चुप्प लाग्न सुरुदेखि नै आग्रह गरेका छु अब म उहाँलाई माइक्रोफोन नजिक आइदिनु हुन अनुरोध गर्न चाहन्छु उहाँको श्रीमान हुनुहुन्छ निराजन भण्डारी उहाँको थोरै ब्याकग्राउन्डको विषयमा म कुराकानी गर्न चाहन्छु थप उहाँले पनि चर्चा गर्नुहुनेछ एपी वान टेलिभिजनमा समाचार वाचन गर्नुहुन्छ थप थप अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्दै आउनुभएको छ निराजन भण्डारी सोभिता सिमखडा उहाँहरू जोडी हुनुहुन्छ थोरै जोडीका कुराकानी गर्नेछौँ निराजन सर तपाईँलाई स्वागत छ धन्यवाद र यतिखेर रेडियो सुन्नुभएका सम्पूर्ण श्रोता महानुभावलाई नमस्कार गर्न चाहन्छु अब आफ्नै मिसेसको किताब है निकाल्नु भएको छ लेखिन् अब छपाइन् अब यही विषयमा चर्चा गरौँ पूर्वाञ्चल जाउँ अब नेपालभरि जाउँ भन्ने हिसाबले आउनुभयो है कस्तो लागिरहेछ आफ्नो मिसेसले यसरी चाहिँ चट्टसँग यति राम्रो कृति निकाल्नु भएको छ हजुरलाई कस्तो लागेको छ थोरै जानकारी गराइदिनुहोस् न मैले त यो दिन आउँछ भनेर सोचेकै थिएन पहिला होइन चलचित्रको पर्दामा ऊ रमाइरहेको थियो जतिखेर हाम्रो भेट भयो विवाह भयो र यो चलचित्रभन्दा बिल्कुलै भिन्न सृजनशील एउटा बौद्धिक र चलचित्रका अधिकांश व्यक्तिहरू चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरूले गर्दै नगरेको अथवा सोच्दै नसोचेको कुरा हो यो किताब लेख्ने भनेको उसले किताब लेख्ने भनेदेखि नै म ऊ सँगसँगै उत्साहित थिएँ कस्तो किताब चाहिँ लेख्न छ होला त भोलि कस्तो प्रतिक्रिया आउला अहिले कलाकारितामा जुन नाम छ त्यो नाम अझ माथि जाला कि अझ त्यो नाम त्यो त्यो नाम झन् तल पो जाने हो कि भन्ने प्रकारको त्यो कौतूहलता त्यो मलाई थियो अब अहिले किताब निस्किएर जुन प्रकारको फिडब्याक विमोचनको दिनदेखि आइरहेको छ पूर्वाञ्चल भ्रमणमा पनि अब यो वरङ्गनाको बारेमा नसुनेको मान्छे कमै मात्र भेट्यौँ हामीले होइन धेरैजनाले थाहा पाइसक्नु भएको छ त्यस एकदमै खुसी नयाँ प्रकारको अनुभव भइरहेको छ मलाई थोरै एपिवानको कुरा जोडेँ है अब तपाईँ त सुरुदेखि नै म अलिकति सञ्चार माध्यममै आबद्ध थिएँ भन्नुभयो है थोरै यो विषयमा जानकारी गराउन एउटा मिडियाकर्मीसँग आज मिडियाकर्मी नै कुराकानी गरिरहँदा थोरै अगाडिका कुरा सुन्न मन लाग्यो र सुनाउन मन लाग्यो लगभग दुई हजार पचपन्न सालतिरदेखि नै म प्रत्यक्ष अप्रत्यक्ष रूपमा सञ्चार क्षेत्रमै आबद्ध छु मैले जब एसएलसी पास गरेर आइए फर्स्ट इयर जोइन गरेँ त्यतिखेरदेखि नै म यो सञ्चार क्षेत्रमा आबद्ध थिएँ तर बोल्ने काम भनेको मेरो सन्ताउन्न सालदेखि सुरु भयो त्यो पनि लगभग अब अठार वर्ष जति भयो त्यो त्यो पनि सुरुमा मैले क्लासिक एफएम वान हन्ड्रेड भन्ने जुन रेडियो नेपालको स्टुडियोबाट सञ्चालन हुन्थ्यो हन्ड्रेड मेगा हर्जमा मात्रै हुन्थ्यो एफएम त्यो समयमा त्यस त्यसबाट सुरु गरेको हो बोल्न र पछि त्यसपछि म टाइम्स एफएममा गएँ टाइम्स एफएममा सुरुमा न्युज भन्थेँ मैले पछि देशमा अलिक परिवर्तन आयो राजाको शासन सत्ता हट्यो यी विविध उतार राजनीतिक उतार चढावपछि म इन्टरटेन्मेन्ट सेक्टरमा प्रोग्रामपट्टि लागेँ र पछि म प्रोग्राम कोअर्डिनेटरको रूपमा टाइम्स एफएम मात्रै आठ नौ वर्ष काम गरेँ र अहिले पनि हामीले नै सृजना गरेका कार्यक्रमहरू हाम्रै कन्सेप्टका चिजहरू बजिरहेका छन् खुसी लाग्छ त्यसपछि अन्य केही समय म कालिका एफएममा पनि एक वर्ष जति इन्भल्भ भएँ चितवनको र काठमाडौँको अन्य दुईवटा स्टार एफएम र क्यापिटल एफएम भन्नेमा पनि म इन्भल्भ भएँ यसरी टु थाउजन्ड नाइनसम्म म पुरै पूर्ण रूपमा रेडियो कर्मी थिएँ नाइन पछि म विदेशी र छ वर्षपछि नेपाल फर्किएर केही समयको ग्यापपछि अहिले चाहिँ टेलिभिजनमा आएको है अब अर्को खुसीको कुरा के छ भने दुवैजना चर्चित चर्चित एकजना चाहिँ आवाजको माध्यमबाट चाहिँ संसारभरि पब्लिक हुनुभएको मान्छे अर्कोजना चाहिँ पर्दाको माध्यमबाट पब्लिक हुनुभएको मान्छे कसरी भेट भयो कसरी विवाह भयो थोरै दुवैजनाको कुरा सुनौ न के भन्नुहुन्छ <laughs> सविताजी यस्तो भयो किताबको सिलसिलामा हामी आएका छौँ होइन मैले यो पुस्तक वरङ्गना नै मेरो जीवनसाथीलाई समर्पण गरेको छु प्रेम सबैजना प्रेम गर्नेहरूको लागि नै समर्पण भन्नुभयो मेरो जीवनसाथीलाई प्रेम अर्पण गरेको छु हाम्रो भेट चाहिँ मिडिया क्षेत्र क्षेत्रसँग मिडियामै काम गर्दा गर्दा नै भेट भएको म टेलिभिजनमा काम गर्थेँ नमस्ते कलिउड भन्ने प्रोग्राम चलाउँथेँ अनि उहाँ चाहिँ कुन एफएममा हुनुहुन्थ्यो होइन हजुर टाइम्स एफएममा हुनुहुन्थ्यो अनि त्यस सिलसिलामा हाम्रो त्यसै भेट भएको एउटा मिडिया हाउसमा भेट भइसकेपछि बिस्तारै भेट गफ गफ हुँदै गयो नर्मल अरूसँग जस्तो गफ हुन्छ त्यस्तै अनि त्यसपछि एकअर्काको बानीहरू थाहा हुँदै जान्छ सङ्गत गर्दै गएपछि उहाँका बानीहरूले म अलि आकर्षित हुँदै गएँ मेरो पनि केही बानीहरूले उहाँ आकर्षित हुनुभयो होला त्यसरी नै हाम्रो भेट भएर अगाडि बढेको अनि चार वर्षको प्रेमपछि हामी विवाह गरेको है एकदमै राम्रो जोडी अनि अब हामी दुईजना मात्रै हो कि अन्य सदस्यहरू पनि हुनुहुन्छ के छ <laughs> छैन अहिलेसम्म हाम्रो अरू सदस्य मतलब हाम्रो अरू हाम्रोबाट प्रडक्ट भएको अरू सदस्य चाहिँ छैन हजुर त्यस त्यसमा चाहिँ अहिलेसम्म हामीले सोच बनाएका छैनौँ र अझ नराटीभन्दा हामीले यही ओरङ्गना निस्केपछि धेरैवटा जोडीको अन्तर्वार्ता अझ एउटा सर्जकको लागि सविताजी के पनि हो भने यो जब वरङ्गना निकाल्नु भएको छ नि एउटा लेखकको लागि एउटा सन्तान हो एकदमै यो सन्तानले पक्कै पनि भोलिका दिनमा डाँडा काँडा ढाक्नेछ शुभकामना तपाईँलाई हामी पटक पटक दिइरहेका छौँ होइन अब यसरी निराजन सर अनि सुविधासँग कुराकानी गरिरहँदा हामीलाई पनि आज भिजन भिजन भेटको कार्यक्रम साँच्चीकै लोकप्रिय बनेको छ हामीले यो अपेक्षा लिएका छौँ हाम्रा सम्पूर्ण श्रोताहरूले यतिखेर सुनिरहनु भएको छ निराजन भण्डारी त्यसै गरी सुविता सिमखडा दुवैजनासँग कुराकानी गरिरहँदा कान ठाडो पारेर सुनिरहनु भएको छ है अब तपाईँसँग यसरी कुराकानी गरिरहँदा सुविता सिमखडामा त धेरै कला त्यसै गरी धेरै अब साहित्यमा पनि जोडिनु भएको छ नाच्न पनि उत्तिकै जान्नुहुन्छ तपाईँ गाउन पनि उत्तिकै जान्नुहुन्छ मलाई जहाँसम्म लाग्छ है अब प्रतिभाको पनि उत्तिकै धनी हुनुहुन्छ यति भइसकेपछि अब अझ निराजन सरको कुराकानी गरिरहँदाखेरि उहाँ मिडियामा उत्तिकै आबद्ध हुनुहुन्छ उहाँको बोली उत्तिकै प्रखर छ भिजन भेट अहिलेसम्मकै लोकप्रिय कार्यक्रम बन्ला भन्ने मैले यो महसुस गरेको छु र तपाईँहरूलाई म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र अन्त्यमा निराजन सर के भन्न चाहनुहुन्छ सबभन्दा पहिला त तपाईँले यति धेरै बढाइ चढाइ गरिदिनु भयो कि हामी त्यति हो कि होइन भनेर एकपटक सोध्न पर्ने सोच्नु पर्ने जस्तो भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद हामीप्रतिको यो सदा सहिताको लागि सद्भाव र प्रेमको लागि र अब यतिखेर वरङ्गनाको कारणले हाम्रो यो भेट भएको हो वरङ्गना बजारमा छ यसलाई माया गरिदिनु होला भन्छु म यो एउटा फर्मल कुरा जस्तै हो र अर्को अब म व्यक्तिगत रूपमा टेलिभिजन मार्फत तपाईँको घर दैलोमा सधैँ आइरहेको छु केही सुझाव प्रतिक्रिया मेरो कामको विषयमा छ भने पनि दिन सक्नुहुन्छ अब सधैँ अहिले त अब भेट्नलाई कुराकानी गर्नलाई अथवा आफ्नो प्रतिक्रिया दिनलाई केही गाह्रो पनि छैन सोसल मिडियामा एक क्लिकको भरमा संसारलाई नै आफ्नो मोबाइलमा अथवा कम्प्युटरमा नजिक गराउन सकिन्छ म सधैँ तपाईँको नजिक नै छु र तपाईँले पनि नजिक महसुस गर्नुहुन्छ भने हामी सम्पर्कमा आउन सक्छौँ तपाईँको सुझाव प्रतिक्रिया अनुसार नै हामी चल्ने हो र अहिलेलाई चाहिँ पूर्वाञ्चलको यो भ्रमण हाम्रो वरङ्गना विशेष हो वरङ्गनालाई माया होला सुवितालाई प्रतिक्रिया दिनुहोला ताकि भोलिको दिनमा उसलाई साहित्य क्षेत्रमा हिँड्न अझ सहज होस् मेरो त्यही छ आग्रह हुन्छ सविताजी के छ अन्तिममा यसो आफ्ना पाठकहरूलाई आफ्ना दर्शकहरूलाई है दर्शकहरू पनि छन् नि त तपाईँका धेरै है के भन्न चाहनुहुन्छ ल अन्तिममा मैले मैले तिन वर्ष लगाएर मेरो साथमा राखेको वरङ्गना म भित्र मात्रै गुम्सेको मसँगै रहेको वरङ्गना अहिले हजुरहरूको हातमा छ हजुरहरूको नजिकको पसलमा छ त्यस पढेर हजुरहरूलाई कस्तो लाग्छ एकचोटि पढेर सुझाव दिनुभयो भने आगामी दिनमा मलाई लेख्नको लागि प्रेरणा मिल्ने थियो हौसला मिल्ने थियो त्यस कारण सबैलाई आग्रह गर्न चाहन्छु ओरङ्गना पढेर एकचोटि प्रतिक्रिया दिनुहोला हुन्छ आदरणीय श्रोताहरू यतिखेर तपाईँहरूमा आज कार्यक्रम भिजन भेटमा नायिका त्यसै गरी साहित्यकार सोभिता सिमखडा त्यसै गरी उहाँको हस्बेन्ड हुनुहुन्छ निराजन भण्डारी दुवैजनासँग मैले कुराकानी गरिसकेको छु पक्कै पनि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव र अमूल्य प्रतिक्रिया हामीलाई व्यक्त गर्न नभुल्नुहोला र दुवैजनालाई फेरि पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ रङ्गनाको चर्चा परिचर्चा सँगसँगै यसले देश विदेश छाउन सफल होस् सम्पूर्ण नेपालीहरूको मन मस्तिष्कमा बस्न सफल होस् रङ्गना शुभकामना व्यक्त गर्न चाहन्छौँ र तपाईँहरूको यो जोडीलाई पनि हामी अझै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ र तपाईँहरूको तपाईँहरूले सोचे बमोजिमका कार्यहरू गर्दै जानुहोला तपाईँहरू दुवैजनालाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम भिजन भेटको हामी अन्तिम चरणमा आइसकेका छौँ तपाईँ सम्पूर्ण श्रोताहरूप्रति फेरि हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र आगामी बसाइमा नयाँ एपिसोडका साथमा हामी उपस्थित हुनेछौँ तबसम्मका लागि प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम प्रस्तुता हरि बराल बिदा हुन्छु हरपल रेडियो भिजनको साथमा रहनुहोला तपाईँको साता सुख अनि उल्लासमय नमस्कार शुभरात्री